पक्कै पनि कञ्चन काली मगर हुनुहुन्थ्यो रथुबाट निकै राम्रो कार्यक्रम चलाएर जानुभएको छ सङ्गीत चौतारी पक्कै पनि अब पनि हामी एकैछिन ढिला नगरिकन कविराजजीले पठाउनु भएको छ एउटा मेल गरेर कार्यक्रम त्यो कार्यक्रमलाई हामी तपाईँहरूको माझमा अगाडि सार्छौँ त्यो कार्यक्रम सुन्नुहोस् अनि त्यहाँभन्दा पछाडि हामी गीततिर पनि लाग्नेछौँ अहिले साउदी अरबमा रहनु भएको छ कविराजजी साउदी अरबबाट कार्यक्रमलाई बनाएर यता पठाइदिनु भएको छ कस्तो छ हामीले पनि सुन्न भ्याएका छैनौँ तपाईँ सँगै सुनौला हुन्छ ल सुरु गरौँ है मनले चाह्यो तनले चाह्यो गरे त के बिराए रित्तै थियो पानीको गाग्री भरे त के बिराए मनले चाह्यो तनले चाह्यो गरे त के बिराएँ रित्तै थियो पानीको गाग्री भरे त के बिराए निस्वार्थ मेरो प्रेमलाई बहानामै तार्यो तिमीले सात समुद्र पारी बसाई म सरे त के बिराए मनले चाह्यो तनले चाह्यो गरे त के बिराएँ सात समुद्र पारी बसाई म सरे त केउरा नमस्ते नमस्ते नमस्ते अनि फेरि पनि नमस्ते अनि हार्दिक स्वागत छ कार्यक्रम भोलिको आर्जभित्रको कार्यक्रम यादहरूमा कार्यक्रम यादहरू भन्दा बित्तिकै हजुरहरूले बुझ्नुपर्ने हुन्छ तपाईँले आफ्नो गाउँघर वनपाखा खोला नदीहरू सुसाइरहँदा अनि जीवन सङ्गिनीले सपनामा आए घर गुजाइरहँदा अनि आफन्तहरूदेखि टाढा उनका झलको आइरहँदा फेरि ती यादहरू वाचन गर्ने कार्यक्रम हो यादहरू हजुर आज पनि साउदी अरबबाट कविराज बुढाले लेखेर पठाउनु भएको कार्यक्रम यादहरूमा म वाचन गर्ने अनुमति माग्छु यो एउटा गीतबाट आँसु त्यसै बगेछ आँसु त्यसै बगेछ जीवनका गोरेटोहरूमा आरोह र अवरोहण गर्दा गर्दै पत्तै हुँदैन कहाँ आइपुग्यो भनेर आज यो परदेशीको भूमिबाट आफ्नो प्यारो जन्मभूमि र बालापनमा सजाइएका सपनाहरू बाहेक अरू केही छैन मसँग फेरि आयो दसैँ तिहार रमझम परदेशीलाई उर्वाउन सायद फुलहरूले गाउँ रङ्गिसकेको होला अनि धानका बालाहरू आलीमा बिस्तारै बिस्तारै झुल्दै होला बिहान दुई उडेको चरी त साँझ बासन्दी अवश्य घर फर्कन्छ तर तर हामी वर्षदेखि खटिएका परदेशीको के ठेगान आशा त यस्तै चाडपर्वमा मिठो भेटको हो तर म भने सात समुद्र पारी दिनभर निरन्तर ड्युटी दिँदैछु छु हजारौँ शब्दहरू मनमा साउने भेल चाहिँ छन् यो दसैँमा आउन नपाए पनि अर्को दसैँमा पक्कै आउनुहुन्छ होला भन्ने आश गर्दछौँ यति भन्दा भन्दै कार्यक्रमको बिट मार्ने मार्नुपर्ने हुन्छ यति भन्दै साथी श्यामजी अनि म भोलि ठिक नौ बजे नौ पन्ध्र बजीसम्मका लागि बिदा हुने अनुमति माग्छौँ नमस्ते शुभरात्री मलाई मनको प्यारी घर फर्केर आउन चाहेको थिएन प्यारी तिम्रो मन रुवाउन आँसु पक्कै पनि कविराज बुढाजीले साउदी अरबबाट पठाएको यो कार्यक्रम पछि फेरि पनि तपाईँहरूलाई स्वागत छ यादहरू कार्यक्रम चलाउनु भएको थियो साह्रै राम्रो थियो त्यसो त उहाँको बहकाई अझै राम्रो होइन ठिकै छ कविराजजीलाई पनि धन्यवाद दिन्छौँ त्यति टाढाबाट बिरानो मुलुकमा रहेर पनि प्रत्यक्ष टेलिफोन सहभागिता जनाउनलाई नसकेर पनि इमेल गरिदिनु भएको छ उतैबाट आफैले रेकर्ड गरेर कविराजजीप्रति विशेष आभार पनि प्रकट गर्छौँ र भोलिका आरजेको बसाइमा तपाईँ पनि सहभागी सहभागिता जनाउन सक्नुहुन्छ शून्य त्रियासी बाहन्न त्रिचालिस बयालिस र शून्य त्रियासी बाहन्न एकचालिस बयालिस तपाईँको लागि खुल्ला नै छ तपाईँ जेएफएम लेखेर एउटा स्पेस दिएर आरजे लेखेर फेरि अर्को स्पेस दिएर